यस अर्पण साथ साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिंग सामानहरू दक्ष प्लम्बर पेटर व्यवस्थाका साथै का साथ आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युड मल्टिलर्निङ एकाडेमी प्लस गर्न पाइने साथै कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थब्लु पाँच मेघाटसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा स्वागत छ म ध्रुवराज खनाल खबर विस्तारमा प्रधानमन्त्री सुशील कोइराला र संयुक्त राष्ट्रसङ्घका महासचिव बीच भेटवार्ता भएको छ गैराती भएको भेटवार्तामा नेपालको लोकतन्त्र शान्ति र संविधानका विषयमा छलफल भएको थियो भेटमा महासचिव मोनले शान्ति स्थापनाका लागि नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गर्दै सरकारलाई धन्यवाद दिनुभएको थियो शान्ति सेनामा महिलालाई समावेश गर्न राष्ट्रसङ्घले प्रोत्साहन गरेको उहाँले बताउनुभयो वानले कोइरालाले नेपालको आर्थिक विकासमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो कोइरालाले भने नेपालको शान्ति प्रक्रियामा राष्ट्रसङ्घले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो नेपालको राजनैतिक प्रक्रिया सकारात्मक रूपमा चलिरहेको भन्दै उहाँले संविधान लेखन प्रक्रियामा नेपालका दलहरू लागि परेको बताउनु भएको थियो कोइरालाले चाँडै लोकतान्त्रिक संविधान जारी हुनेमा आफू विश्वस्त रहेको समेत बताउनुभयो भेटमा कोइरालाले मोनलाई नेपाल भ्रमणको निम्तो पनि दिनुभएको थियो एकीकृत नेकपा माओवादी नेकपा माओवादी सहितका पाँचवटा कम्युनिस्ट पार्टीबीच राष्ट्रिय राजनैतिक अभियानमा कार्यगत एकता गर्ने सहमति भएको छ एकीकृत माओवादीको पार्टी कार्यालय कोटेश्वरमा बसेको पाँच कम्युनिस्ट पार्टीको बैठकले अभियानको विस्तृत कार्यचना तयार गर्न पाँच सदस्यीय समिति गठन गरेको छ समितिमा कृष्ण बहादुर महरा टिका विक्रम हमाल रामसिंह श्रीष देव गुरुङ र देशचरण देशशरण यादव रहनु भएको क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले जानकारी दिनुभयो समितिले कार्यगत एकताको नाम यसको नेतृत्व कार्यविधि राजनीतिक उद्देश्य र सङ्घर्षका कार्यक्रम तयार गर्नेछ भोलि हुने संविधान सभा सदस्य उपनिर्वाचनमा मतदाता परिचय पत्र नलिई उपस्थित हुनेहरूले पनि मतदान गर्न पाउने भएका छन् परिचय पत्र नभई अन्य परिचय खुल्ने प्रमाणित कागजातको आधारमा पनि मतदान गर्न पाउने व्यवस्था निर्वाचन आयोगले गरेको छ फोटोसहितको मतदाता नावलीमा नाम रहेको तर मतदान गर्न परिचय पत्र नभएको अवस्थामा मतदाता नावलीमा रहेको नाम र विवरणसँग मेल खाने कुनै पनि परिचय पत्रका आधारमा भोट हाल्न दिइनेछ प्रवक्ता महेश्वरी नेौपानेले नेपाली नागरिकताको प्रमाणपत्र जग्गाधनी प्रमाणपत्र सवारी चालक अनुमति पत्र वा नेपाल सरकार र सरकारको स्वामित्वमा रहेका संस्थाबाट जारी गरेका मतदाताको परिचय खुल्ने तस्विरहरूको तस्विरसहितको अन्य कागजातको आधारमा पनि मतदान गर्न दिइने जानकारी दिनुभयो मौरीको सङ्ख्या घट्नबाट रोक्न अमेरिकाले टास्क फोर्स गठन गरेको छ द इन्भाइरोमेन्टल प्रोटेक्सन एजेन्सी र कृषि विभागको नेतृत्वमा मौरी जोगाउने प्रयास अन्तर्गत टास्क फोर्स गठन गरिएको हो यो अभियानमा मौरीको नयाँ वासस्थानका लागि असी लाख डलर खर्च गर्ने लगायतका योजना समेटिएको छ मौरीको सङ्ख्या वृद्धि गर्नका लागि नयाँ वासस्थान स्थापना गरेका पाँच राज्यका किसानलाई आर्थिक सहयोग उपलब्ध गराइनेछ अमेरिकी राष्ट्रपति बाराक ओबामाले टास्क फोर्सलाई पराग क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने मौरी लगायतका किराको सङ्ख्या घट्न दिन छ महिनाभित्र आवश्यक रणनीति बनाउन निर्देशन दिनुभएको छ र विश्वकप फुटबल अन्तर्गत आज राति समूह एफ र जीका खेलहरू हुँदैछन् समूह एफको दोस्रो चरणको खेलमा दोस्रो खेलमा आज राति पाउने दस बजे अर्जेन्टिना र इरान भेट्दैछन् अर्जेन्टिनाले पहिलो खेलमा नवप्रवेशी टिम बोस्निया हर्ज गोभिनालाई दुई एकले हराएको थियो विश्वकप अन्तर्गत समझीको खेलमा राति पाउने एक बजे जर्मनीले घानाको सामना गर्दैछ पहिलो खेलमा पोर्चुगललाई चार शून्यको फराकिलो अन्तरले हराएसँगै जर्मनी नेदरल्यान्ड्सपछि उपाधिको प्रमुख दावेदार भएको अड्कल गरिएको छ थोमस मुलरले प्रतियोगिताकै पहिलो याट्री गरेसँगै जर्मनी निकै फर्ममा देखिन्छ यता घाना अमेरिकासँग दुई एकले पराजित भएको थियो विश्वकप अन्तर्गत सम्म एफको दोस्रो खेलमा आज भोलि बिहान चार पाउने चार बजे नाइजेरिया र बोस्निया हर्जको बिना भिड्नेछन् अवस्था दिउँसो एक बजेको अर्पण खबर सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा